लेखेको मलाई कर्मै यस्तो विदेशिनु रहेछ लेखेको मलाई हजुरबाट आशीर्वाद नि थाप्न पाइन दिदी यसपालि पनि तिजमा डाक्न पाइन दिदी सम्झना छ धेरै पहिले सँगै नाचेको तिजमा सम्झना छ धेरै पहिले सँगै नाचेको तिजमा हजुरको हातमा दक्षिणानी राख्न पाइन दिदी यसपालि पनि तिजमा डाक्न पाइन दिदी विदेशी रणभूमि यो नहुने भो सोचेको कहिले विदेशी रणभूमि यो नहुने भो सोचेको कहिले छुट्टी समेत आउँछु भनी ताक्न पाइन दिदी यसपालि पनि तिजमा डाक्न पाइन दिदी हजुरले ल्याएको पाहो चाख्न पाइन दिदी बुटोल स्थायी निवासी साहित्य अनुरागी रोहित राणाजीले काबुल अफगानिस्तानदेखि लेखी प्रेषित गर्नुभएका यिनै सुन्दर गजलांश शब्द लहरी सँगसँगै अनलाइन रेडियो हाम्रो संसार र पिएनएन रेडियोको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी साथै रेडियो सुनिरहनुभएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु प्रत्येक सोमबार इजरायलको समयअनुसार दिनको ठिक दुई बजेदेखि तिन बजेसम्म र नेपाली समयअनुसार साँझको पाँच बजेदेखि छ बजीसम्म तपाईँले सुन्दै आइरहनु भएको छ दुई हजार उनासत्तरी असोज महिनाको दुई गते आज पनि सदाझै तपाईँले नै लेखी पठाउनुभएका शब्द समेट्न आइसकेकी छु म यही कार्यक्रम सञ्चालिका शान्ति पाखरिन भने प्रविधि संयोजनमा मलाई साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले रेडियो हाम्रो संसार र पिएनएन रेडियो तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ W W W dot radio Hamro Sansar dot कम भने तपाईँले यो कार्यक्रमको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ र तपाईँले आफ्नो साथीभाइलाई पनि सुनाउन चाहनुहुन्छ भने तपाईँले W W W dot Chisapani Nepal dot blogspot dot com र W W W dot Mohan Bihani dot blogspot dot कममा गएर सुन्न सक्नुहुनेछ र यसलाई तपाईँले डाउनलोड पनि गर्न सक्नुहुनेछ यो जानकारी सँगसँगै आज पनि तपाईँले कोरेर मेल गरी प्रेषित गर्नुभएका गजलहरू मेरो हातमा रहेको छ र केही दिनमा तिज रहेको हुँदा सकेसम्म आज म विशेष तिज गजलहरू नै समेट्ने प्रयास गर्नेछु र बाँकी गजलहरू अर्को हप्ता समेट्नेछु सुरुमा साभार गरेको गजल थियो रोहित राणाजीको आफ्नो दिदी बहिनीलाई सम्झेर आफूले तिसमा डाक्न नपाएको दुखेसो पोखेर कोर्नु भएको यो गजल वास्तवमै सुन्दर बनेको छ हजुर यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु रोहित राणाजीप्रति हजुर यतिखेर फेरि पनि मेरो हातमा अर्को गजल परेको छ र म यो गजल उठाउन चाहन्छु यो गजल लेखेर प्रेषित गर्नुभएको छ अतृप्त कमलजीले उहाँका गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन् संस्कृति जोगाउने संस्कार बनोस् बनोस्तिज मनमुटा हटाउने आधार बनोस् बनोस्तिज संस्कृति जोगाउने संस्कार बनोस् बनोस्तिज मनमुटा हटाउने आधार बनोस् बनोस्तिज म देख्दिनँ चेलीको ओठ मुस्काएको म देख्दिनँ चेलीको ओठ मुस्काएको मन फुल फुलाउने बहार बनोस्तिज संस्कृति जोगाउने संस्कार बनोस्तिज त्यो सेतो वस्त्र देख्दा मनै भारी हुन्छ त्यो सेतो वस्त्र देख्दा मनै भारी हुन्छ विधुवा हँसाउने श्रृङ्गार बनोस्तिज संस्कृति जोगाउने संस्कार बनोस्तिज तडक भडक नगरी चाड मनाऊ है तडक भडक नगरी चाड मनाऊ है कुरीति बगाउने विचार बनोस्ती संस्कृति जोगाउने संस्कार बनोस्ती मनमुट्टा भटाउने आधार बनोस्ती बुटोल मुर्गिया स्थानीयवासी साहित्य अनुरागी अतिरिक्त कमलजीले हाल दुहा कतारदेखि लेखेर प्रेषित गर्नुभएको थियो साँच्चै नै हरेक चेलीहरूलाई म पनि यही भन्न चाहन्छु संस्कृति जोगाउने संस्कार बनोस्ती किनभने आजभोलि हामीले तिज त मनाउँछौँ तर विदेशी गानाहरूमा नाचेर गाएर उनीहरूकै हिसाबले हामी मनाउन पुग्दछौँ त्यस कारणले हामी तिज आफ्नै संस्कार जोगाउने हिसाबले मनाऊ भन्न चाहन्छु र उहाँको अर्को शेरमा यस्तो लेखिएको छ म देख्दिनँ चेलीको ओठ मुस्काएको मन फुल फुलाउने बहार बनोस् तिज त्यो सेतो वस्त्र देख्दा मनै भारी हुन्छ विधुवा हँसाउने श्रृङ्गार बनस्ती साँच्चै नै सेतो वस्त्र कुनै पनि चेलीले लगाएको देख्दा आफ्नो माइतीले दाजुभाइले कहाँ देख्न सक्छ र त्यो त त्यो देख्दा साँच्चै नै मन भारी अवश्य पनि हुन्छ त्यसकारण हामी पनि यही कामना गर्दछौँ कि विधुवा हँसाउने श्रृङ्गार बनोस् ती हजुर यति मार्मिक यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु अतृप्त कमलजीप्रति आगामी दिनहरूमा पनि तपाईँको सहभागिता यसरी नै रहिरहोस् भन्न चाहन्छु मेरो हातमा अहिले अर्को गजल रहेको छ र यो गजल कोरेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी मोहन रावल अनमोलजीले उहाँका गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन् रातो सारी चुरा पोते लाउनु अचेल यो तिजामा साथीसँगै प्रितको गीत गाउनु अचेल यो तिजमा रातो सारी चुरा पोते लाउनु यो तिजमा साथीसँगै प्रितको गीत गाउनु यो तिजमा व्रत बसी साथीसँगी छमछमी नाच्दै गाउँदै व्रत बसी साथीसँगी छमछमी नाच्दै गाउँदै गाउँ बस्ती सहरमा धाउनु अचेल यो तिजमा रातो सारी चुरा पोते लाउनु यो तिजामा अधुरै भो तिम्रो कसम यो तिजामा बिदा पाइन अधुरै भूतिम्रो कसम यो तिजामा बिदा पाइन सपनीमा प्रदेशीको आउनु अचेल यो तिजमा रातो साडी चुरा पोते लाउनु अचेल यो तिजमा वक्त बनी पाउन मलाई व्रत बसी प्रितको लागि वक्त बनी पाउन मलाई व्रत बसी तिजको लागि पिरतीले दिलको छानो छाउनु अचेल यो तिजामा रातो साडी चुरा पोते लाउनु अचेल यो तिजामा साथी पेटको गीत गाउनु यो जमा हजुर अहिले साबर गरेको गजल थियो बान्ना तोली पाँच आछाम स्थायी निवासी हाल मुम्बईदेखि प्रेषित गर्नुभएको थियो यो गजल माया गरेको साथीलाई लेखेको यो गजल धेरै राम्रो छ व्रत बसेपछि त आफूले रोजेको पति पाउँछ भन्ने धर्मशास्त्रमा पनि लेखिएको छ नि यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु मोहनजीप्रति अब भने एउटा साङ्गीतिक आवाजले सजिएको गजल जोड्न चाहन्छु जसमा स्वर दिनुभएको छ अन्जु पन्तले कोमल मुटु त्यो मुटुमा मलाई थोरै ठाउँ देऊ पुज्न मिल्ने नाताको मलाई तिम्रो नाउँ देऊ हजुर यही गीत रहेको छ सुन्नुहोस् अन्जु पन्तकै आवाजमा मलाई थो... ठाउँ रहा सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिङको साथमा तिजा आयो भन्छन् सङ्गी गाउनेको होला रातो पहिरन मेरो पछि लाउनेको होला तिजा आयो भन्छन् सङ्गी गाउनेको होला रातो पहिरन मेरो पछि लाउनेको होला चर्चराउँदै भाग्य चर्क्यो कलिलैमा मेरो चर्चराउँदै भाग्य चर्क्यो कलिलैमा मेरो टुक्रै पछि दैव बनी धाउनेको होला तिजा आयो भन्छन् सङ्गी गाउनेको होला मन मन्दिर खाली भयो छानोसम्म छैन मन मन्दिर खाली भयो छानोसम्म छैन खरै सही सपनीमा छाउनेको होला तिजा आयो भन्छन् सङ्गी गाउनेको होला कर्म हरा भएपछि भोक तिर्खा पराई कर्म हरा भएपछि भोक तिर्खा पराई डोलाएर मेरो ज्यान दाउनेको होला आयो भन्छन् सङ्गी गाउनेको होला वर्ष पछि यो तिजाले गिज्याउने मलाई वर्ष पछि यो तिजाले गिज्याउने मैलाई सुक्खा ज्यानको पँधेरीमा धाउनेको होला तिजा आयो भन्छन् सङ्गी गाउनेको होला रातो पहिरन मेरो पछि लाउनेको होला हजुर यो साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो सेती दोभान साथ स्याङ्जा स्थायी निवासी साहित्य अनुरागी वेद थापाजीको गजल उहाँले यस गजलमा अहिले आफू कन्याकुमार रहेको र आफू बिहेपछि आफ्नो रङ्गी चङ्गी यी पहिरन लाउने को होला भनेर यसरी व्यक्त गर्नुभएको छ गजलमा हजुर यति सुन्दर गजल लेखी प्रेसित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु वेद प्रति अब भने अर्को गजल उठाउन चाहन्छु र यो गजल कोरी प्रेसित गर्नुभएको छ साहित्य अनुरागी रोशन खड्काजीको हजुर रोशन खड्काजीले प्रेसित गर्नुभएको यस गजल यसरी अगाडि बढेका छन् बनी बुथो गरेर नि पाल्छु भनेकै थिए तिजमा रातो साडी पनि हाल्छु भनेकै थिए बनी बुथो गरेर नि पाल्छु भनेकै थिए तिजमा रातो साडी पनि हाल्छु भनेकै थिए जान्न भन्थ्यो भागी कतै जन्म घर छोडी जान्न भन्थ्यो भागी कतै जन्म घर छोडी आगो तिम्रे आगनीमा बाल्छु भनेकै थिए बनी बुथो गरेर नि पाल्छु भनेकै थिए आज किन तिमीले सिर पोल्यौ अर्कैबाट आज किन तिमीले सिर पोल्यौ अर्कैबाट तिम्रो आँसु जसरी नि फाल्छु भनेकै थिए बनी बुथो गरेर नि पाल्छु भनेकै थिए बस्दिन म खाली हात तिम्रो लागि भने बस्दिन म खाली हात तिम्रो लागि भने बगरमा बरु गिट्टी चाल्छु भनेकै थिएँ बनी बुथो गरेर नि पाल्छु भनेकै थिएँ तिजमा रातो सारी पनि हाल्छु भनेकै थिएँ दोलखा स्थायी निवासी साहित्य अनुरागी रोशन खड्काजीको गजल साभार गरेकी थिए उहाँले यो गजल लेखेर प्रेसित गर्नुभएको थियो मलेसियादेखि यति माया गरेको छ यो गजलमा यस्तो माया गर्ने पति पाउ पाउन गाह्रो छ तर पनि श्रीमतीले छोडेर गएको पीडा पोख्नु भएको छ यस गजलमा यस सुन्दर गजलको लागि रोशनजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु यस्तै अझै पनि थुप्रै गजलहरू रहेको छ मेरो हातमा तर अहिलेलाई भने एउटा साङ्गीतिक गजल जोड्न चाहन्छु जसमा स्वर दिनुभएको छ निशा राणा भाटले तिम्रो नाम सधैँ म जप्न पाऊ तिम्रो खुसीमा खुसी थप्न पाऊ हजुर यही साङ्गीतिक आवाज रहेको छ तिम्रो खुसीमा खुसी थप्न पाऊ जबसम्म रहन्छ यो जिन्दगी जबसम्म रहन्छ यो जिन्दगी तिमी सधैँ रमाएको देख्न पाऊ तिमी सधैँ रमाएको देख्न पाऊ तिम्रो नाम सधैँमा जप्न पाऊ पाए पुग्यो मलाई संसार त्यही हो मेरो लागि तिम्रो माया पाए पुग्यो मलाई संसार त्यही हो मेरो लागि मेरो कामना छ सधैँभरि मेरो कामना छ सधैँ भरि तिमीलाई यो दिलमा राख्न पाउ तिम्रो नाम सधैँमा झपन पाऊ तिम्रो नाम सधैँमा जपन पाऊ तिम्रो खुसीमा खुसी थप्न पाऊ तिम्रो नाम सधैँमा जपन पाऊ तिम्रो खुसीमा खुसी थप्न पाऊ जबसम्म रहन्छ छयो जिन्दगी जबसम्म रहन्छ यो जिन्दगी तिमी सधैँ रमाएको देख्न पाऊ तिमी सधैँ रमाएको देख्न पाऊ तिम्रो सधैँमा न पाऊ तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लगअन गर्नुहोस् W W W dot radio Hamro Sansar dot कम निरन्तर तपाईँको साथमा अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिङको साथमा समा हुँदै अङ्गालोमा बान्छे मेरी बुढीले आऊ बुढा नाचौ भनी तान्छे मेरी बुढीले समा हुँदै अङ्गालोमा बान्छे मेरी बुढीले आऊ बुढा नाचौ भनी तान्छे मेरी बुढीले उपवास व्रत गरी पूजा आजा गरेरै उपवास व्रत गरी पूजा आजा गरेरै भगवान शिवलाई मान्छे मेरी बुढीले समाउँदै अङ्गालोमा बान्छे मेरी बुढीले किन मेला सौदाहरू घरतिर ल्याउन पैसा जति भेला गरी लान्छे मेरी बुढीले समाउँदै अङ्गालोमा बान्छे मेरी बुढीले दर मिठो पकाउन घिउ पनि तताई दर मिठो पकाउन घिउ पनि तताई खारी खारी जालीबाट छान्छे मेरी बुढीले समाउँदै अङ्गालोमा बान्छे मेरी बुढीले माइतमा नगएर मध्यरात उठेर माइतमा नगएर मध्यरात उठेर बनाउँदै मिठो दर खान्छे मेरी बुढीले समाउँदै अङ्गालोमा बान्छे मेरी बुढीले आऊ बुढा नाचौँ भनी तान्छे मेरी बुढीले पुनः स्वागत गर्दछु यहाँलाई अहिले तपाईँ सुन्नुहुँदैछ गजल संसार साङ्गीतिक आवाजमा रहेको यो गजल पश्चात साभार गरेको गजल थियो कोलधप चार झापा स्थायी निवासी साहित्य अनुरागी प्रकाश मणि खनालजीको हजुर उहाँले प्रेसित गर्नुभएको थियो यो गजल आफ्नो श्रीमतीको निकै बयान गरेको कुरा यो गजलमा सजिलै छुट्याउन सकिन्छ यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु प्रकाश मणिजीलाई यसै क्रममा फेरि पनि अर्को गजल जोड्न चाहन्छु र यो गजल रहेको छ सावित्रा लुइटेलजीको उहाँका गजल लाङ्स शब्द लहरीहरू यसरी अगाडि बढेका छन् आयो मेरा दाजै खै त मेरो रातो सारी साथी सङ्गी सबैलाई लगाउँथे दङ्ग पारी आयो मेरा दाजै खै त मेरो रातो सारी साथी सङ्गी सबैलाई लगाउँथे दङ्ग पारी कोसे लियो तिम्रो लागि नानो भनी दिनुहुन्थ्यो कोसे लियो तिम्रो लागि नानो भनी दिनुहुन्थ्यो अहिले नै जस्तो लाग्छ बिसाएर आफ्नो भारी तिज आयो मेरो दाजै खै त मेरो रातो साडी लिन आउने मेरा माइती सबै रहे मुग्ला नमा लिन आउने मेरा माइती सबै रहे मुग्ला नमा कल्पिएर रुन्छु आफू बलिन रह्यो आँसु झारी तिज आयो मेरा दाजै खै त मेरो रातो साडी गत साल त्यस्तै भयो यो पल्ट चाहिँ आशा छ है गत साल त्यस्तै भयो यो पल्ट चाहिँ आशा छ है पर्खिरहेको छु छिट्टै आउनु प्रवासलाई माया मारी तिज आयो मेरा दाजे खै त मेरो रातो सारी हाँस्ने खेल्ने रहरमा जानु पर्यो पराई घर हाँस्ने खेल्ने रहरमा जानु पर्यो पराई घर कर्मै यस्तो जानी आफू बने पिता आज्ञाकारी तिज आयो मेरा दाजै खै त मेरो रातो सारी। साथी सङ्गी सबैलाई लगाउँथे दङ्ग पारी अहिले साबार गरेको गजल थियो बिर्ता मोड झापा स्थायी निवासी साहित्य अनुरागी सावित्रा घिमिरे लुइटेलजीको आफ्नो दाजुप्रति गुनासो पोख्नु भएको थियो यो गजलमा यति सुन्दर गजल प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु सावित्रीजीप्रति अब भने फेरि पनि अर्को साङ्गीतिक आवाजमा रहेको गजल जोड्न चाहन्छु जसमा स्वर दिनुभएको छ अन्जु पन्तले नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई Do you? तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लगअन गर्नुहोस् W W W dot radio Hamro Sansar dot कम निरन्तर तपाईँको साथमा अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिङको साथमा भाइ लिन पठाएँ आऊ मेरी छोरी एक छाक खाएर जाऊ मेरी छोरी भाइ लिन पठाएँ आऊ मेरी छोरी एक छाक खाएर जाऊ मेरी छोरी सम्झी बाबा बहिनी दाजुभाइ घर सम्झी बाबा बहिनी दाजुभाइ घर सुखी गोडा दुखुनु धाउ मेरी छोरी भाइ लिन पठाए आऊ मेरी छोरी सबै थोक पूर्ण छ यहाँ भन्दा धेरै सबै थोक पूर्ण छ यहाँ भन्दा धेरै सस्तो साडी भए नि लाऊ मेरी छोरी भाइ लिन पठाए आऊ मेरी छोरी बिर्सिसक्यो होला नि यो तिज रित्योली बिर्सिसक्यो होला नि यो तिज रत्योली गाउँले भाका झ्याउरे गाऊ मेरी छोरी भाइ लिन पठाएँ आऊ मेरी छोरी डिस्को पार्टी डिनर सधैँ गरे पनि डिस्को पार्टी डिनर सधैँ गरे पनि ढिँडो पिठो झुकेर खाऊ मेरी छोरी भाइली पठाए आऊ मेरी छोरी एक छाक खाएर जाऊ मेरी छोरी यो साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो इलाम दानबारी एक स्थायी निवासी साहित्य अनुरागी तारा प्रसाद अधिकारीजीको गजल उहाँले यो गजल दोहा कतारदेखि लेखेर प्रेषित गर्नुभएको थियो जुन गजलमा घरमा भएको बुढा बाबा र आमाले आफ्नो छोरीलाई तिजमा लिन पठाउनु भएको थियो यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ताराजीप्रति अब भने अर्को गजल जोड्न चाहन्छु यो गजल लेखेर प्रेषित गर्नुभएको छ पूर्णजीले यो गजलमा पनि एउटा माइतीले छोरी चेलीलाई तिजमा घरमा डाक्नु भएको छ सुन्नुहोस् सहित कसरी डाक्नु भएको छ माइती घर तिजमा आउनु दिदी बहिनीले तिजमा रमाउँदै गीत गाउनु दिदी बहिनीले माइती घर तिजमा आउनु दिदी बहिनीले तिजमा रमाउँदै गीत गाउनु दिदी बहिनीले सात समुद्र पारी छु म लिन आउन सकिन सात समुद्र पारी छु म लिन आउन सकिन माइतसम्म आफै दुःख पाउनु दिदी बहिनीले माइती घर तिजमा आउनु दिदी बहिनीले म त एक्लो परदेशी छु आमा बाबा घरमा छन् सम्झेर माइती घरमा धाउनु दिदी बहिनीले माइती घर तिजमा आउनु दिदी बहिनीले म त एक्लो परदेशी छु आमा बाबा घरमा छन् दुखी होलान् आमा बाबा छोराछोरी टाढा हुँदा दुखी होलान् आमा बाबा छोराछोरी टाढा हुँदा माइती घर तिजमा आउनु दिदी बहिनीले आमा बाको मनमा खुसी छाउनु दिदी बहिनीले अर्को सालको दर खान लिन आउला घरैमा अर्को सालको दर खान लिन आउला घरैमा यो साल यस्तै भो मिठो पिठो खानु दिदी बहिनीले माइती घर तिजमा आउनु दिदी बहिनीले तिजमा रमाउँदै गीत गाउनु दिदी बहिनीले हजुर अहिले साबार गरेको गजल थियो साहित्य अनुरागी पूर्ण कान्छा गुरुङजीको गजल उहाँले यो गजल दोहा कतारदेखि लेखेर प्रेषित गर्नुभएको थियो दिदी बहिनीलाई सम्झेर देखिनु भएको यो गजल वास्तवमै राम्रो बनेको छ हो एउटा प्रवासमा रहेको दाजु भाइले यति नै कामना गर्न सक्छ कि आफ्नो दिदी बहिनीहरू आफ्नो माइती घरमा अथवा आफ्नो घरमा गएर बाबा आमासँग तिज मनाउन् यही क्रममा अब अर्को एउटा साङ्गीतिक आवाज रहेको छ हजुर यही सुन्दर गजलको लागि हार्दिक धन्यवाद दिन चाहन्छु पूर्णजी प्रति र यो साङ्गीतिक आवाजमा रहेको गजल जोड्न चाहन्छु अहिले म जसमा स्वर दिनुभएको छ अलिना सङ्ग्रौला र अन्जु पन्तले हिजो बास्नादार चमेली बनायो आज साता छोडी अकेली बनायो बालिका शान्ति पाखरिनको साथमा खोजे जस्तै बर मिलोस् वरदानमा तिमीलाई स्वर्ग जस्तै घर मिलोस् वरदानमा तिमीलाई खोजे जस्तै वर मिलोस् वरदानमा तिमीलाई स्वर्ग जस्तै घर मिलोस् वरदानमा तिमीलाई तिम्रो हर सुख दुःख आफ्नो ठानी माया गर्ने तिम्रो हर सुख दुःख आफ्नो ठानी माया गर्ने एउटा हर सफर मिलोस् वरदानमा तिमीलाई खोजे जस्तै वर मिलोस् वरदानमा तिमीलाई जन्म घर बिदा लिई कर्म घरको यो यात्रामा जन्म घर बिदा लिई कर्म घरको यो यात्रामा असल साथी भर मिलोस् वरदानमा तिमीलाई खोजे जस्तै वर मिलोस् वरदानमा तिमीलाई दर खानु व्रत बस्नु साथी सङ्गीसँग नाच्नु डर खानु व्रत बस्नु साथी सङ्गीसँग नाच्नु सुख शान्ति प्रहर मिलोस् वरदानमा तिमीलाई खोजे जस्तै बर मिलोस् वरदानमा तिमीलाई शुभकामना यो तिजमा खोजे जति रोजे जति शुभकामना यो तिजमा खोजे जति रोजे जति तिमीले पाएको खबर मिलोस् वरदानमा तिमीलाई खोजे जस्तै बर मिलोस् वरदानमा तिमीलाई स्वर्ग जस्तै घर मिलोस् वरदानमा तिमीलाई पुनः स्वागत छ यहाँलाई अहिले तपाईँ मेरो साथमा गजल संसार सुन्दै हुनुहुन्छ यो जानकारी सँगसँगै यो साङ्गीतिक गजल पश्चात साभार गरेको गजल थियो चिसा पानी छ रामेछाप स्थायी निवासी साहित्य अनुरागी राम शरण श्रेष्ठजीको गजल जो अविवाहित नारीहरू हुनुहुन्छ उहाँहरूले यदि व्रत बस्नु भएको छ भने खोजे जस्तै वर मिलोस् स्वर्ग जस्तै घर मिलोस् बाबा आमा जस्तै सासु ससुरा मिलोस् यस्तै यस्तै धेरै शुभकामनाहरू दिनुभएको छ रामजीले यति भन्दै अर्को गजल उठाउन चाहन्छु र यो गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी निरज मैनालीजीले यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा रामजी प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु मेरो लागि भोकै बसी व्रत कति बस्यो प्रिया भोकाएको पेटलाई अझ कति कस्यो प्रिया मेरो लागि भोकै बसी व्रत कति बस्यो प्रिया भोकाएको पेटलाई अझ कति कस्यो प्रिया भयो अब छाड तिमी कति गर्छौ दुःख सधैँ भयो अब छाड तिमी कति गर्छौ दुःख सधैँ मनभित्र बसेकी छेउ अझ कता पर्छौ प्रिया मेरो लागि भोकै बसी व्रत कति बस्छौ प्रिया साथ तिम्रो पाएकै छु त्यसो माथि व्रत बसी साथ तिम्रो पाएकै छु त्यसमाथि व्रत बसी मायाका ती तिरहरू अझ कति दस्यौ प्रिया मेरा लागि भोकै बस बसी व्रत कति बस्यौ प्रिया एक अर्काका परिपूरक हामी यसै भएका छौँ एक अर्काका परिपूरक हामी यसै भएका छौँ व्रत बसी फेरि किन दुःखमा नै फस्यो प्रिया मेरो लागि भोकै बसी व्रत कति बस्यो प्रिया निरस यो कायल छ पाई तिम्रो माया यसै निरस यो कायल छ पाई तिम्रो माया यसै अझ फेरि मायाले नै कति धेरै डस्यो प्रिया मेरो लागि भोकै बसी व्रत कति बस्यो प्रिया भोकाएको पेटलाई अझ कति कस्यो प्रिया हजुर अहिले साभार गरेको गजल थियो काठमाडौँ स्थायी निवासी निरज मैनालीजीको गजल आफ्नो श्रीमती प्रतिको माया देखाउनु भएको यो गजल धेरै राम्रो बनेको छ र उहाँले तखलुस पनि राखेर लेख्नु भएको यो गजल वास्तवमा झनै राम्रो बनेको छ निरजजी यति धेरै सुन्दर राम्रो गजल लेखेर प्रेरित गर्नु भएकोमा अब भने फेरि पनि अर्को साङ्गीतिक आवाजमा रहेको गजल हजुर आवाजमा सुन्नुहोस् थाकिन्न रहेछ कहिल्यै थाकिन्न रहेछ कहिले उकालो चढ्दा पनि थाकिन्न रहेछ कहिल्यै थाकिन्न रहेछ कहिले हार्दिक धन्यवाद जसमा जोड दिनु छ कुन्सिङ मुक्ताङले थाकिन्न रहेछ कहिले उकालो चढ्दा पनि बत्ती माया जाऊ जाऊ त्यही सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिङको साथमा पोहोरको तिजमा पनि टन्नै आँसु झार्यौ नानु वर्ष दिनको चाहाडमा अध्यारो मुख पार्यौ नानु पोहोरको तिजमा पनि टन्नै आँसु झार्यौ नानु वर्ष दिनको चाडमा अँध्यारो मुख पार्यौ नानु खुसी छैन तिजमा पनि आयो गयो पत्तै भएन खुसी छैन तिजमा पनि आयो गयो पत्तै भएन यो वर्षको तिजलाई भनी चोलो सारी फार्यौ नानु पोहो र तिजमा पनि टन्नै आँसु झार्यौ नानु खान्न भनी टार्यौ नानु टिल्पिलाए आँखाहरू सुक्खा सुक्खा गरी बस्यौ टिल्पिलाए आँखाहरू सुक्ख सुक्ख गरी बस्यौ नखाएर बस्यौ दर पोहो र तिजमा पनि टन्नै आँसु झार्यौ नानु सम्झिएर अतीतलाई निँदै बस्यौ सधैँ सम्झिएर अतीतलाई निँदै बस्यौ सधैँ बिरामी जे बसिरह्यो खानेकुरा बार्यौ नानु पोहोरको तिजमा पनि टन्नै आँसु झार्यौ नानु बिरानु भो माइती घर निम्ता गर्ने कोही छैन बिरानो भो माइती घर निम्ता गर्ने कोही छैन विदाताको खेलसँग तिमी पनि हार्यौ नानु पोहोरको तिजमा पनि टन्नै आँसु झार्यौ नानु रङ्गी चङ्गी पोसाकमा नाच्दै गाउँदै हिँड्छन् सबै रङ्गी चङ्गी पोसाकमा नाच्दै गाउँदै हिँड्छन् सबै झ्याउरिएर बसेकी छौ इच्छा आशा मार्यो नानु पोहोरको तिजमा पनि टन्नै आँसु झार्यो नानु हाँस्ने खेल्ने जिन्दगीमा डाको छोरी रुन थाल्यो हाँस्ने खेल्ने जिन्दगीमा डाको छाडी रुन थाल्यौ एकान्तमा गुनगुनाउन बिरही गीत खार्यौ नानु पोहोरको तिजमा पनि टन्नै आँसु झार्यौ नानु वर्ष दिनको चाहडमा अध्यारो मुख पार्यौ नानु हजुर यो साङ्गीतिक गजल पश्चात सावार गरेको गजल थियो साहित्य अनुरागी कोमल भट्टजीले प्रेषित गर्नुभएको गजल एउटा चेलीलाई दुखी कुन दाजुभाइले देख्न सकिन्छ र होइन त यही दुःख पोख्नु भएको छ कोमलजीले धेरै धेरै धन्यवाद कोमलजी यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा त्यस्तै मेरो गजल त आज वाचन भएन भनेर कति श्रोताहरू सुनेर बसिरहनु भएको होला उहाँहरूलाई भन्न चाहन्छु कि तपाईँहरूले आफ्नो मन नदुखाउनु होला आज समयको अभावले गर्दा तपाईँ स्रष्टाको गजल मैले साभार गर्न सकिनँ आगामी हप्ता अवश्य पनि साभार गर्ने नै छु श्रोता मन त थियो नि तपाईँले प्रेसित गरेर पठाउनु भएका सबै गजलहरू साभार गर्दै बसौँ तर के गर्ने समयले पनि साथ दिन पर्यो र हामीले पनि समयको ध्यान राख्नुपर्ने हुँदा तपाईँसँगै बस्ने मन हुँदा हुँदै पनि समयको अभावको कारणले अब भने मैले तपाईँसँग विदाको हात हल्लाउने बेला आइसकेको छ जसरी आज पुरानो श्रोताले गजलीय सहभागिता जनाउनु भएको छ त्यसरी नै कृपया जनाउँदै गर्नुहोला भन्न चाहन्छु अनि जो जति पनि नयाँ स्रष्टा यस कार्यक्रममा भाग लिनु भएको छ हजुर उहाँहरूलाई पनि निरन्तरता सहभागिता जनाउनु होला भन्न चाहन्छु र यतिन्जेलसम्म मेरो साथमा बसेर अनलाइन रेडियो हाम्रो संसार र पियानएन रेडियोको प्रस्तुति कार्यक्रम गजल संसार सुनिदिनु भई साथ दिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र मलाई यस समयसम्म प्रविधि संयोजनमा साथ दिनु भएकोमा उद्धवजीलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु श्रोता तपाईँसँग पनि यस्तै गजलहरू छन् भने लेखी पठाउन नभुल्नुहोला मेरो ठेगाना यस प्रकार रहेको छ dear Shanti twenty five at the rate gmail dot com dear Shanti at the rate rate gmail dot कममा मेल गरेर पठाउन सक्नुहुन्छ यदि तपाईँले लाइभ सुन्न छुटाउनु भएको छ यो आजको कार्यक्रम गजल संसार भने तपाईँहरू फेरि पुनः सुन्न चाहनुहुन्छ यो गजल भनेदेखि तपाईँहरूले लगन गर्नुपर्नेछ W W W dot Mohan Bihani blogspot dot com र चिसा पानी नेपाल ब्लग स्पोर्ट डट कममा लगन गरेर सुन्न र डाउन डाउनलोड गरेर पनि सुन्न र तपाईँका साथीभाइहरूलाई सुनाउन सक्नुहुनेछ अर्को हप्ता सोमबार पुनः आउने नै छु त्यतिन्जेलसम्मलाई म कार्यक्रम सञ्चालिका शान्ति पाखरेन र प्रविधि मित्र उद्धव तामाङ यो साङ्गीतिक आवाजमा रहेको गजल छोड्दै विदा हुन चाहन्छौ र तपाईँहरूलाई हाम्रो संसारको टिमबाट तपाईँहरू सम्पूर्ण चेलीहरूलाई ह्याप्पी टिस पनि भन्न चाहन्छौ हस् त अब हामी विदा हुन्छौँ नमस्कार शुभ सन्ध्या Woo! तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लगअन गर्नुहोस् W W W dot radio Hamro Sansar dot कम निरन्तर तपाईँको साथमा